बुलबुल एउटा इरानी चरा बुलबुल एकहोरो यादहरू मनमा लिन पाउँछ र एकहोरो यादहरू मनमा लिन पाउँछ र नसम्झनु भनेको थिएँ सम्झिन पाउँछ र एक दम्पतिले आफ्नो सन्तान मारेछन् एक दम्पतिले आफ्नो सन्तान मारेछन् जन्म दिनेले मृत्यु पनि दिन पाउँछ र नसम्झनु भनेको थिएँ सम्झिन पाउँछ र बुख्याचाको एउटा स्वाभाविक प्रश्न छ बुख्याचाको एउटा स्वाभाविक प्रश्न छ खुट्टा बनाउँदैमा मन उभिन पाउँछ र नसम्झनु भनेको थिएँ सम्झिन पाउँछ र बग्नु उसको धर्म हो बगि नै रहनुपर्छ बग्नु उसको धर्म हो बगि नै रहनुपर्छ नदी भएर नदी कहाँ रोकिन पाउँछ र एकहोरो यादहरू मनमा लिन पाउँछ र नसम्झनु भनेको थिएँ सम्झिन पाउँछ र दैलेखको गुरास पाँच घर भई अहिले सुर्खेत बस्दै आउनुभएका महेन्द्र चन्द महासागरको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्री उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म कर्णाली बाङ्मय प्रतिष्ठानको गजल अङ्क दूरबीन गजल विशेषाङ्कमा रहेका गजलहरूको वाचन गर्दै सुमधुर हिन्दी उर्दू गजलहरू प्रस्तुत गर्नेछु कार्यक्रमको शुरूआतमा एउटा म सूचना राख्दैछु गजल सम्बन्धी सूचना यो सूचना विशेष गरी छायादेवी चेतनाथ गजल पुरस्कार दुई हजार सतहत्तरको लागि छ छायादेवी चेतनाथ गजल पुरस्कार हरेक वर्ष भदौ दश गति वितरण हुँदै आएको छ प्रत्येक वर्ष झैं यो वर्ष पनि छायादेवी चेतनाथ गजल पुरस्कार दुई हजार सतहत्तर आउँदो दुई हजार अठहत्तर भदौ दस गते प्रदान गरिनेछ यसका लागि विक्रमसम्म दुई हजार सतहत्तर सालभित्र प्रकाशित भएका कुनै पनि नेपाली गजल संग्रहका लेखक अथवा प्रकाशकले बुलबुल पब्लिकेशनसम्म पुग्ने गरी दुई हजार अठहत्तर सालको साउन बीस गतेसम्म पुग्ने गरी तीन प्रति पुस्तक पठाइदिनु हुन सूचना जारी गरिएको छ र पुस्तक पठाउने ठेगाना बुलबुल पब्लिकेशन डेली बजार पिपल बोर्ड काठमाडौँ पोस्ट बक्स नम्बर दुई शून्य शून्य चार छ भने सम्पर्क नम्बर दिइएको छ अन्ठानब्बे दुई तीस सैतिस तीन पाँच नौ नाइन एट टू थ्री जिरो थ्री सेभेन थ्री फाइभ नाइनमा सम्पर्क गरेर आफ्नो गजल संग्रह दुई हजार सतहत्तर सालभित्र प्रकाशित भएको तीन प्रति र एउटा निवेदनसहित तपाईँले बुझाइदिनुभयो भने तपाईँ छायादेवी चेतनाथ गजल पुरस्कार दुई हजार सतहत्तरका लागि मनोनयनमा पर्न सक्नुहुन्छ र यो साउनको मसान्त पछाडि साउनको मसान्त पछाडि कसले कुन पुस्तकले विजयी भयो त्यो पनि सूचना हामी बुलबुलबाट राख्नेछौँ यो सूचना मैले सुरुवातमा प्रस्तुत गरेँ अब आजको बुलबुलको पहिलो साङ्गीतिक कोसेली राख्छु दिखा गया दया 啊。 اب آئینے میں دیکھتا ہوں میں کہاں چلا گیا آئینے میں دیکھتا ہوں میں کہاں چلا گیا کی رات میں چراغ سا جلا 是。 یہ کس خوشی کی ریت پر غموں کو نیند آ گئی سما گیا केही गर्नलाई सुदृढ विचार चाहिन्छ केही गर्नलाई सुदृढ विचार चाहिन्छ सबैसँग सन्तुलित व्यवहार चाहिन्छ सधैँभरि पुरानै चस्माले हेर्नु हुँदैन सधैँभरि पुरानै चस्माले हेर्नु हुँदैन चस्मा पनि समयअनुसार चाहिन्छ सबैसँग सन्तुलित व्यवहार चाहिन्छ यी त कलिका मान्छे हुन् ब्रह्माजी यी त कलिका मान्छे हुन् ब्रह्माजी हरेक गुटलाई छुट्टै अवतार चाहिन्छ सबैसँग सन्तुलित व्यवहार चाहिन्छ काम नलाग्ने भनी कदापि हेला नगर्नु काम नलाग्ने भनी कदापि हेला नगर्नु आगो सल्किन त्यही अंगार चाहिन्छ सबैसँग सन्तुलित व्यवहार चाहिन्छ ब्रह्मलुट निरन्तर चलेकै छ मुलुकमा ब्रह्मलुट निरन्तर चलेकै छ मुकुट मुलुकमा रोक्नलाई कोही त इमान्दार चाहिन्छ केही गर्नलाई सुदृढ विचार चाहिन्छ सबैसँग सन्तुलित व्यवहार चाहिन्छ तनहुँ डुम्रीबेसी घर भई अहिले क्यानाडाको मन्ट्रियल बस्दै आउनुभएका युवराज भण्डारीको एउटा गजल मैले यहाँनिर वाचन गरे युवराज भण्डारीले मलाई छुट्टै इनबक्समा लेख्नु पनि भएको थियो मैले नौवटासम्म गजल पठाइसकेँ तर बुलबुलमा मेरो गजल प्रस्तुत नै भएन कृपया एउटा मात्रै गजल भए पनि बुलबुलबाट प्रस्तुत भएको सुन्न पाऊँ भनेर एक हप्ता अगाडिदेखि उहाँले निरन्तर कोसिस गरिरहनु भएको थियो र आज बुधबार उहाँले फेरि पनि मेसेज गरेर आफ्नो एउटा गजल बुलबुलमा वाचन गराउन रहर लागेको कुरा बताउनुभयो त्यसकारण मैले आज लिएर आएको दुर्बिन कर्णाली बाङ्मय प्रतिष्ठान पुस्तकभित्रको गजलभन्दा बाहिरबाट यसलाई वाचन गरेको छु युवराज भण्डारीले क्यानाडाबाट पठाउनु पठाउनु भएको गजललाई वाचन गरेपछि अब फेरि यसै पुस्तक दूरबीनभित्र रहेको विष्णु महताराको गजल वाचन गर्छु साहुले गरीबको मुखमा ताला लगाएका छन् साहुले गरीबको मुखमा ताला लगाएका छन् त्यसैले रित्ता पेटले साइरन बजाएका छन् गाउँ बस्तीका घाउहरू कहिल्यै निधाएनन् गाउँ बस्तीका घाउहरू कहिल्यै निधाएनन् किनकि यो देशका अभिभावक सधैँ निधाएका छन् त्यसैले रित्ता पेटले साइरन बजाएका छन् लुतो रोग जस्ता मान्छेहरू प्रवेश गरेदेखि लुतो रोग जस्ता मान्छेहरू प्रवेश गरेदेखि दिलभित्र चिलाएर हैरान बनाएका छन् त्यसैले रित्ता पेटले साइरन बजाएका छन् मह काट्दा हात चाट्नु स्वाभाविक हो मह काट्दा हात चाट्नु स्वाभाविक हो तर कसै कसैले त हातै समेत चपाएका छन् साहुले गरीबको मुखमा ताला लगाएका छन् त्यसैले रित्ता पेटले साइरन बजाएका छन् सुर्खेत सिमता गाउँपालिका तीनका विष्णु महताराको गजल मैले वाचन गरे उहाँ प्रगतिशील लेखक संघ नेपाल कर्णाली प्रदेशको कोषाध्यक्ष सिम्ताली एकता समाज नेपालको पूर्व अध्यक्ष मध्यपश्चिमाञ्चल गजल मञ्चको संस्थापक कोषाध्यक्ष कर्णाली बाङ्मय प्रतिष्ठान गुरूबाकोट सुर्खेतको सल्लाहकार हुनुहुन्छ साहित्यमा उहाँका सिमताली सन्देश रातो थुङ्गा र विद्यार्थी सन्देश उहाँको सम्पादनमा प्रकाशित भएका पत्रिकाहरू हुन् मैले यो जानकारी पनि गरेँ र विष्णु महताराको गजल पनि वाचन गरेँ अब एउटा साङ्गीतिक गजलको पालो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 سہے ہم کو کس کے غم نے مارا یہ کہانی پھر سہے کس نے توڑا دل ہمارا کس نے توڑا دل ہمارا یہ کہانی پھر سہے ہم کو کس کے سبب پوچھو نہ سب کے سامنے دل کے لٹنے کا سبب پوچھو نہ سب کے سامنے نام آئے گا تمہارا یہ کہانی سہی ہم کو کس کے رم نے مارا یہ کہانی پھر سہی تیر کھا کر دوستوں کے شہر میں نفرتوں کے تیر کھا کر دوستوں کے شہر میں ہم نے کس کس کو پکارا یہ کہانی ہم کو کس کے غم نے مارا یہ کہانی پھر سہی کس نے توڑا دل ہمارا کس نے توڑا دل ہمارا یہ کہانی پھر سہی کو کس کے غم نے مارا یہ کہانی پھر سہے کیا بتائیں پیار کی بازی

بتائیں کیا بتائیں پیار کی بازی وفا کی راہ ہمیں کون جیتا کون ہارا یہ کہانی پھر سے ہم کو کس کے غم رم مارا یہ کہانی پھر سہی ہمارا کس نے تھوڑا دل ہمارا یہ کہانی پھر سہی ہم کو کس کے ہم نے مارا یہ کہانی پھر سہی یہ کہانی پھر سہی یہ کہانی پھر سہی बुलबुल एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल सहारा सोचेर पहिले लगाउने मन बन्यो सहारा सोचेर पहिले लगाउने मन बन्यो आज आएर तिम्रो सिन्दुर बन्धन बन्यो छानोसँगै बाको प्राण उडाउने हावा पनि छानोसँगै बाको प्राण उडाउने हावा पनि आमा अस्पताल पुग्दा अक्सिजन बन्यो आज आएर तिम्रो सिन्दुर बन्धन बन्यो झुटो बोलेन जिब्रोले झोक्न मानेन शिर झुटो बोलेन जिब्रोले झोक्न मानेन शिर बरु काटिनका लागि तयार गर्दन बन्यो आज आएर तिम्रो सिन्दूर बन्धन बन्यो सम्बन्धमा चिसो पस्ता रोक्न सकेन प्रिय सम्बन्धमा चिसो पस्ता रोक्न सकेन प्रिय उपहार दिएको पछ्यौरा कफन बन्यो आज आएर तिम्रो सिन्दूर बन्धन बन्यो मौकाको फाइदा मात्र लिए आफन्तहरूले मौकाको फाइदा मात्र लिए आफन्तहरूले कसले सिकायो यस्तो कसरी चलन बन्यो सहारा सोचेर पहिले लगाउने मन बन्यो आज आएर तिम्रो सिन्दूर बन्धन बन्यो Thank you. हरिप्रकाश भण्डारीको गजल थियो यो यसलाई मैले वाचन गरेँ मध्यपश्चिमाञ्चल गदर प्रतिष्ठानका महासचिव हुनुहुन्छ उहाँ बर्दिया बार बर्दिया सात उहाँको घर हरिप्रकाश भण्डारीको यो गजल वाचनपछि अब अर्को एउटा गजल वाचन गरेर सुनाउँदैछु म मैले यसै पुस्तकबाट यो गजललाई लिएको छु कर्णाली बाङ्मय प्रतिष्ठानको दूरबीन गजल विशेषाङ्कबाट अनेकौं सफरमा हिँड्दा हिँड्दै खुट्टाहरूले अनेकौं सफरमा हिँड्दा हिँड्दै खुट्टाहरूले कति जोर जुत्ता चप्पल च्याते पैतालाहरूले मेरै नजरसम्म आएर ती नजर ठोकिन्छन् मेरै नजरसम्म आएर ती नजर ठोकिन्छन् कसलाई खोजेका होलान् उनका आँखाहरूले कति जोर जुत्ता चप्पल च्याते पैतालाहरूले हिम्मत नहार्नु पनि आखिर जित्नु नै रहेछ हिम्मत नहार्नु पनि आखिर जित्नु नै रहेछ विजय उत्सव मनाए होलान् कछुवाहरूले कति जोर जुत्ता चप्पल च्याते पैतालाहरूले त्यो बचपन एकछिन फर्किएर आयो हुन्थ्यो त्यो बचपन एकछिन फर्किएर आए हुन्थ्यो बचपन सम्झाइदिए खेलिरहेका बच्चाहरूले कति जोर जुत्ता चप्पल च्याते पैतालाहरूले एउटै रूपमा बसेर झगडा पनि गर्छन् होला एउटै रूपमा बसेर झगडा पनि गर्छन् होला आआफ्नो राज्य चाहिन्छ भन्दैनन् चराहरूले अनेकौं सफरमा हिँड्दा हिँड्दै खुट्टाहरूले कति जोर जुत्ता चप्पल च्याते पैतालाहरूले नलगाड नगरपालिका बाह्र जाजरकोट गर्नुभएका दर्शनको गजल थियो यो मैले यसलाई वाचन गरेँ दीपदर्शनको प्रकाशित पुस्तकहरूमा कालो बादलभित्रको चन्द्रमा गजल संग्रह र सृजनाका स्वरहरू संयुक्त गजल संग्रह पनि छ उहाँले सृजनाका स्वरहरू इन्द्रिणी त्रैमासिक पत्रिका लगायत सम्पादन पनि गर्नुभएको छ उदाउँदो तारा साहित्य समाज पेनाङ मलेसिया विश्व नेपाली साहित्य महासंघ मुक्तक प्रतिष्ठान शाखा मलेसियासँग पनि आबद्ध हुनुहुन्छ देवदर्शनको यो गजल वाचनपछि अब फेरि बुलबुलमा अर्को एउटा सांगीतिक गजल की झुकी सी नजर बेकरार है कि नहीं सी नजर बेकरार है कि नहीं Radha. वो पल के जिसमें महाबत जवान होती है उसे तू पल का तुझे इंतजार है कि नहीं तबाद छातीलाई समेत छु मैले बाटो बनाउन सकेको छातीलाई समेत छु मैले बाटो बनाउन सकेको तैपनि छैन कतिलाई आफ्नो बनाउन सकेको सिङ्गो बस्तीलाई झिलिमिली बनाउने भन्दैछौ सिङ्गो बस्तीलाई झिलिमिली बनाउने भन्दैछौ खोइ त आफ्नै घर उज्यालो बनाउन सकेको तैपनि छैन कतिलाई आफ्नो बनाउन सकेको खरानी काम लागेको छ खरानी घस्नेहरूलाई खरानी काम लागेको छ खरानी घस्नेहरूलाई यति फाइदा भयो तिमीलाई आगो बनाउन सकेको तैपनि छैन कतिलाई आफ्नो बनाउन सकेको सम्झना दिलाउन हो खासमा दिएको मफलर सम्झना दिलाउन हो खासमा दिएको मफलर कति सजिलैसँग लिनेले पासो बनाउन सकेको तैपनि छैन कतिलाई आफ्नो बनाउन सकेको कैद गर्ने भनिरहेछ उही एउटा कोठामा दुनियाँ कैद गर्ने भनिरहेछ उही एउटा कोठामा दुनियाँ जसले छैन तालचा छैन साँचो बनाउन सकेको छातीलाई समेत छु मैले बाटो बनाउन सकेको तैपनि छैन कतिलाई आफ्नो बनाउन सकेको नरेन्द्र बिहानीको गजल यो डोटी उहाँको घर हाल मुम्बई भारत बस्नुहुन्छ उहाँले उदायका कलमहरू प्रवासका अक्षरहरू कैफियत दुई अक्षरहरूको सगरमाथा परदेशमा देश लगायतका पुस्तकहरूमा आफ्नो रचनाहरू प्रकाशित गरिसक्नु भएको छ डोटी गजल मञ्चका सल्लाहकार हुनुहुन्छ नेपाली साहित्य प्रतिष्ठान भारतका सल्लाहकार पनि हुनुहुन्छ नरेन्द्र बिहानीको यो गजल वाचन गरिसकेपछि आज मैले वाचन गरिरहेको कर्णाली बाङ्मय प्रतिष्ठानको दूरबीन गजल विशेषाङ्कबाट अर्को एउटा गजल पनि वाचन गर्दैछु म अर्को गजल मैले लिएको छु नमराज घिमिरे शिखरको उहाँ बनेपा नगरपालिका दुई काभ्रे हुनुहुन्छ र उहाँको मुक्तक गजल गीत कविता हाईको विधामा कलम चल्छ सजिना मुक्तक संग्रह नजाउ टाढा बोलको गीत उहाँको प्रकाशित कृतिहरू हुन् उहाँको गजल यस्तो छ सहारा तिमी नै बाहना तिमी नै सहारा तिमी नै बाहना तिमी नै सजाए बगैँचा बिरुवा तिमी नै भयो शीत वर्षा खडेरी जरामा भयो शीत वर्षा खडेरी जरामा हरायो निराशा खुसी भा तिमी नै सजाए बगैँचा बिरुवा तिमी नै फसायौ नसामा रसाई जवानी फसायौ नसामा रसाई जवानी हजारौं किनारा विधाता तिमी नै सजाई बगैँचा बिरुवा तिमी नै सजाई सवारी ऊ जाँदा धरामा सजाई सवारी ऊ जाँदा धरामा लजाई बसेकी सुधामा तिमी नै सहारा तिमी नै बहाना तिमी नै सजाय बगैँचा बिरुवा तिमी नै नमराज घिमिरे शिखरको यो गजल वाचनपछि अब एउटा गजल वाचन गर्छु र साङ्गीतिक गजल राख्छु अब मैले वाचन गर्ने गजल पहल असीमको छ अछाम कमल बजार नगरपालिका चार उहाँको घर मध्यपश्चिम गजल मञ्च र बाङ्मय चौतारी नेपालसँग आबद्ध हुनुहुन्छ र उहाँका गजलहरू निकै लोकप्रिय गजल छन् उहाँको गजल क्षेत्रमा राम्रो चिन्जान पनि छ धेरैले चिन्नुहुन्छ पहल असीमको गजल यस्तो छ कति हेर्नुहुन्छ बस्तीको रमिता बग्गीमा बसेर कति हेर्नुहुन्छ बस्तीको रमिता बग्गीमा बसेर आउनुहोस् एकछिन हेरिदिनुहोस् न गरिबीमा बसेर मुटु झिकिसक्यौ बाँकी छन् यी आँखा लैजाऊ मुटु झिकिसक्यौ बाँकी छन् यी आँखा लैजाऊ मलाई तिमी देख्न सजिलो होला तिमीमा बसेर आउनुहोस् एक दिन गरिदिनुहोस् न गरिबीमा बसेर आफ्नै चिठीको ठेगाना बिर्सिएको पत्तो भएन आफ्नै चिठीको ठेगाना बिर्सिएको पत्तो भएन उसैको जिन्दगी सकिएको हुलाकीमा बसेर आउनुहोस् एकछिन हेरिदिनुहोस् न गरिबीमा बसेर नजिकको दुश्मन फूल लिएर भेट्न आएको छ नजिकको दुश्मन फूल लिएर भेट्न आएको छ आफ्ना जस्ता आफन्त हेर्दैछन् करौतीमा बसेर आउनुहोस् एकछिन हेरिदिनुहोस् न गरिबीमा बसेर भोकको भाइरल चलिरहेछ त्यो सुदूर गाउँमा भोकको भाइरल चलिरहेछ त्यो सुदूर गाउँमा एक दिन त भातले हेरिदियोस् न औषधिमा बसेर कति हेर्नुहुन्छ बस्तीको रमिता बग्गीमा बसेर आउनुहोस् एकछिन हेरिदिनुहोस् न गरिबीमा बसेर महल असीमको यो गजल वाचनपछि बुलबुलमा अब एउटा अर्को साङ्गीतिक कोसेली चमन से कर्णाली बाङ्मय प्रतिष्ठानबाट आज कर्णाली बाङ्मय प्रतिष्ठानले प्रकाशित गरेको दुई हजार सतहत्तर कार्तिकको गजल विशेष विशेषाङ्क दूरबीनबाट आज मैले धेरै गजलहरू सुनाएँ जति सकियो ती सुनाएँ योभन्दा अगाडिको कुनै एउटा अङ्कमा पनि मैले यसै गरी यस पुस्तकभित्रका गजलहरू सुनाएको छु निकै राम्रा गजलहरू सङ्कलित गरेर यस पत्रिकामा राखिएको छ दूरबीन अब आजको बुलबुलबाट हामी छुट्टिँदैछौँ समय सकिएको छ उत्पादन सहयोगी सङ्घर्षविष्ट र म प्रस्तुता अच्युत किमिरी बुलबुल जाँदा जाँदै हाम्रो ठेगाना छोड्दैछौँ बुलबुल साहित्य एट जीमेल डट कममा तपाईँले आफ्ना गजलहरू हामीलाई पठाउन सक्नुहुन्छ जाँदा जाँदै जीवन सरोवर अछाम तुर्माखाँद गाउँपालिका छ घर हुनुभएका जीवन सरोवरको गजल वाचन गर्दै शुभरात्रि भन्छौं ठिक छानिएको छ थुप्रै बेठिकबाट ठिक छानिएको छ थुप्रै बेठिकबाट म यो निहालिरहेको छु नजिकबाट यो संसार मान्छेहरूको प्रयोग रहेछ यो संसार मान्छेहरूको प्रयोग रहेछ यस्तो विज्ञप्ति आयो वैज्ञानिकबाट म यो निहालिरहेको छु नजिकबाट किन उपहारमा मलाई आगो दियो किन उपहारमा मलाई आगो दियो र किन बनायो मलाई प्लास्टिकबाट म यो निहालिरहेको छु नजिकबाट ए जीवन भोलि देश कसरी रहला ए जीवन भोलि यो देश कसरी रहला आज देश पढिएन भने नागरिकबाट ठेक छानिएको छ थुप्रै बेठिकबाट म यो निहालिरहेको छु नजिकबाट बुलबुल एउटा इरानी चरा बुलबुल